मेटना मैले कोरेका रेखाहरू यहाँ माया नै घृणाले पुरिएको हुन्छ मलाई पिउन देवु आज हरू यहाँ बाँचुन्जे बेथाले सताएको हुन् मलाई मेट्न सम्झ काँडै काँडा बिच अल्झेको छ तिम्रो लागि केही होइन मलाई बाँच्न कठिन छ मेरो प्यारको आवाज सम्झ काँडै काँडा बिच अल्झेको छ तिम्रो लागि केही होइन मलाई बाँच्न कठिन छ मलाई पिउन देऊ आजै नसाहरू यहाँ बाँचुन्जे बेथाले सताएको मलाई मेट्न जिन्दगीको गीत सम्झ सङ्गीत नपाए रोएको छ तिम्रो लागि केही होइन मलाई कल्पिरहनु परेको छ मेरो जिन्दगीको गीत सम्झ सङ्गीत नपाए रोएको छ तिम्रो लागि केही होइन मलाई कल्पिरहनु परेको छ मलाई न देऊ आज नसा हरू यहाँ बाँचुन्जे बेथाले सताएको हुँ मलाई मेट्न